सुनको चुरा मखमली चोली शिरबन्दी शिरलाई ओ सुनको चुरा मखमली चोली शिरबन्दी शिरलाई जे पर्ला पर्ला एकान्छी नानी जान्छु तिमीलाई लाई रू साँच्चीकै कान्छी यो मन चोखो छ हो तिमीलाई पाउन मर्नलाई पनि यो जान राजी छ तिमीलाई रोजे साँच्चीकै कान्छी यो मन चोखो छ हो तिमीलाई पाउन मर्नलाई पनि यो जान राजी छ सुनको चोरा मखमली चोली शिरबन्दी शिरलाई शिरबन्दी रहने तिमीले लायो कि कान्छे या टुना गर्यो कि हो त्यो मन किन तिमीमा अल्झ्यो या पासो थाप्यो कि मोहनी तिमीले लायो कि कान्छे या टुना गर्यो मनमा अल्झ्यो या पासो थाप्यो कि सुनको चुरा मखमली चोली शिरबन्दी सिरलाई ओ सुनको चुरा मखमली चोली शिरबन्दी सिरलाई पर्ला एकांशी नानी लैजान्छु तिमीलाई लैजान्छु